अख्तियारको टोली उपक्षेत्रीय अस्पताल डडेलधुरामा अस्पतालमा लाखौं अनियमितता गरिएको भनिएको बारे प्रारम्भिक अनुसन्धान गर्दै शनिबार सूचना निकालेर लाइसेन्स आवेदन बन्द गरेको भन्दै महाकाली अञ्चल यातायात कार्यालयमा तोडफोड प्रदेश नम्बर सातका तीन जिल्लाको स्थानीय तहको प्रतिवेदन फिर्ता टिकापुर घटनाको राजनीतिक रूपमै समाधान खोज्न माग मुद्दा दस दिनभित्रै फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतावनी र संरक्षणविहीन हुँदा अजमेरकोटको एक हजार तीन सय वर्ष पुरानो इतिहास मेटिने खतरा बझाङमा एकै दिन डेढ लाख मूल्य बराबरका खाद्य वस्तु नष्ट गरियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले हिजोदेखि उपचत्रीय अस्पताल डडेलधुरामा भएको निमित्तको प्रारम्भिक छानबिन शुरू गरेको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट आएको उक्त टोलीले प्रारम्भिक अनुसन्धान थालेको हो अख्तियारका प्रहरी निरीक्षक अनिल उप्रेतीको नेतृत्वमा हिजो डडेलधुरा पुगेको टोलीले अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट तथा कर्मचारीहरूसँग अनियमितताको बारेमा जानकारी लिएको छ विभिन्न संचार माध्यमहरूमा अस्पतालमा भइरहेको अनियमितताका बारेमा समाचार प्रकाशन तथा प्रसारण भएपछि अख्तियारको टोली डडेलधुरा पुगेको हो मिडिया मार्फत उठान भएका सम्पूर्ण विषयमा छानबिन गरी आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढाइने अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख विष्णु सिंह भिष्टले जानकारी दिनुभएको छ सुदूरपश्चिमको एकमात्र उपक्षेत्रीय अस्पताल डडेलधुरामा विगत एक वर्ष यता सवारी साधन सामग्री खरिद कर्मचारी भर्न भौतिक निर्माण लगायतका शीर्षकमा लाखौं लाखौंको निमित्त भएको संचार माध्यमले खबर सम्प्रेषण गरेका थिए महाकाली अञ्चल यातायात कार्यालयमा तोडफोड भएको छ लामो समयपछि खोलिएको चालक अनुमति पत्र लाइसेन्सका लागि खोलिएको आवेदनको मिति सारिएको भन्दै सेवाग्राले अञ्चल यातायात कार्यालयमा तोडफोड गरेका हुन् कार्यालयले दुई पाङ्ग्री र चार पाङ्ग्रीको लाइसेन्सका लागि असोज नौ गतेदेखि बाह्र गतेसम्म मोटरसाइकल र तेह्रदेखि तेह्र र चौध गते स्कुटरका लागि आवेदन खुला गरेको थियो तर शुक्रबारको मिति राखेर शनिबार सूचना निकालेर कार्यालयले आवेदनको समय परिवर्तन गरेपछि आक्रोशित भएका सेवाग्राहीले कार्यालय प्रमुखको कार्यकक्ष तथा लाइसेन्स फाँट र लेखा फाँटमा तोडफोड़ गरेका छन् यातायात कार्यालयले लामो समयपछि चालक अनुमति पत्रका आवेदन खोलेकोमा विविध कारण देखाउँदै आवेदनको समय सारेकाले विरोध स्वरूप कार्यालयमा तोडफोड भएको सेवाग्राही दीप भट्टले बताएका छन् आक्रोशित भएका सेवाग्राहीले कार्यालयमा तोडफोड गरी कार्यालय प्रमुख खेमराज चौधरीमाथि हातपात गर्न खोजेपछि कार्यालय प्रमुखलाई प्रशासन कार्यालयमा लगेर सर्वपक्षीय छलफल गरिएको छ छलफलमा मोटरसाइकलका लागि असोज नौ गतेदेखि नै अठार गतेसम्म र स्कूटरका लागि उन्नाइस गतेदेखि एक्काइस गतेसम्म चालक अनुमति पत्रको आवेदन बुझाउन सकिने सहमति भएको अञ्चल कार्यालयले जनाएको छ स्थानीय तह पुनर्संरचना आयोगले प्रदेश नम्बर सातका तीन जिल्लाको प्रतिवेदन फिर्ता पठाएको छ स्थानीय तह निर्धारणको लागि आवश्यक मापदण्डभन्दा बाहिर रहेर प्रतिवेदन पठाएको भन्दै प्रदेश नम्बर सातका बझाङ डोटी र छामको प्रतिवेदन फिर्ता पठाइएको हो आयोगका उपसचिव देवी प्रसाद सुवेदीका अनुसार जनसंख्या भूगोल तथा आयोगले तोकेका अन्य मापदण्डभन्दा बाहिर रहेर पठाइएका प्रतिवेदनहरू आयोगले जिल्ला स्तरीय प्राविधिक सहयोग समितिमा नै फिर्ता पठाएको हो प्रदेश नम्बर सातका बाँकी रहेका अन्य छ जिल्लाहरू दार्चुला बैतडी डडेलधुरा कैलाली कञ्चनपुर र बाजुराको प्रतिवेदन भने आयोगले ग्रहण गरेको उनले बताएका छन् ती जिल्लाहरूले तोकिएको मापदण्ड भित्रै रहेर स्थानीय तहको खाका पठाएको उपसचिव सुवेदीले बताएका छन् हालसम्म स्थानीय तह पुनर्संरचना आयोगमा उनपचास जिल्लाको प्रतिवेदन प्राप्त भइसकेको छ तर मापदण्ड नपुगेका कारण आठ जिल्लाको प्रतिवेदन भने फिर्ता भएको हो संघीय गठबन्धन र थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलालीले टीकापुर घटना राजनीतिक भएकाले त्यसको राजनीतिक रूपमै समाधान खोज्न माग गरेका छन् अधिकार माग्दा राज्य टकरावमा टीकापुर घटना भएको गठबन्धन र थरूहट थारूवान संयुक्त संघर्ष समितिको दावी रहेको छ घटनाको राजनीतिक रूपमा समाधान नखोजे त्यसले गम्भीर परिस्थितिको सृजना गर्ने हिजो धनगढ़ीमा पत्रकार सम्मेलन गरी बताइएको छ टिकापुर घटना लगायतको मुद्दा दस दिन भित्री फिर्ता नलिए कड़ा आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ थरवट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले राजनीतिक रूपमा अधिकार माग्ने क्रममा भएको घटनालाई अतिरञ्जित गरेर अपराधिक बनाउने तत्व सक्रिय भएको बताउनु भएको छ उहाँले टिकापुर घटना लगायत आन्दोलनका क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने भनेर प्रचण्ड नेतृत्वको सरकार गठनकै क्रममा तीन बुधे सहमति भएको उल्लेख गर्दै हाल सरकारले विभिन्न बहानाबाजी गरिरहेको भन्दै खेत प्रकट गर्नुभयो अध्यक्ष चौधरीले राजनीतिक सत्ताले गरेको निर्णयलाई राजनीतिक संयन्त्रले दबाउन खोजिरहेको भन्दै सरकारलाई खुट्टा नकमाउन आग्रह गर्नुभयो राजनीतिक संयन्त्रको रूपमा रहेको प्रहरी संगठनका अधिकारीले बोल्दैमा राजनीतिक सत्ताले गरेको सहमति कार्यान्वयन गर्न सरकार पछि हट्नुहुन्न उहाँले भन्नुभयो टिकापुर घटना लगायत आन्दोलनका क्रममा लगाएका झुट्टा मुद्दा तत्काल फिर्ता लिनुपर्छ गठबन्धनले आन्दोलन पनि संविधानकै लागि भएको उल्लेख गर्दै समस्या समाधान गर्नुको सल्टा बल्झाउने चेष्टा भए फेरि आन्दोलनमा उत्रने चेतावनी दिएको छ तेह्रौं शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजमेर कोट हालसम्म आइपुग्दा ससना भुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ ग्रीष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाईको अभावले भुट्यानभित्र हराउनका साथै इतिहास नै खतरामा परिरहेको कोट अवलोकनकर्ताहरू बताउँछन् अजमेर कोटस्थित मल्लराजाको दरबार पूर्ण रूपमा हराइसकेको छ भने रानीले रानीतालमा नुहाउन जाने गुफा पनि भरिँदै गइरहेको स्थानीयवासीको भनाइरहेको छ घोडा राख्ने तबेलाको नक्सा मात्रै बाँकी रहेको तथा नौला देवलको संरचना केही हराइसकेका र केही जीर्ण अवस्थामा रहेको कोट संरचना समितिका सचिव राजबहादुर सेठीले बताएका छन् आफूले पर्यटकलाई आकर्षण गर्न र उनीहरूको सेवा सुविधामा ध्यानमा राखेर स्थानीय हाट गाउँमा नै घरवास सञ्चालनमा ल्याएको भए तापनि संरचना नै ओझेलमा पर्दा गाउँले गरेको प्रयास धराशयी भएको समयजी प्राविका शिक्षक हिरा सेठीले बताएका छन् जीर्ण भवनबाट दशौं फिट लामा ढुङ्गाको चोरी भइरहेको भइसकेको तथा देवल नौला वरपरको जमिन स्थानीयवासीले अतिक्रमण गरेको अजमेर कोटको भ्रमण गरी आउने पर्यटकको भनाइ छ डडेलधुवाको अजयमेरु गाविसस्थित अजयमेरु कोटको संरक्षण तथा सम्वर्धन हुन नसक्दा एक हजार तीन सय वर्ष पुरानो इतिहास मेटिने खतरा मात्रै नभई सो भेक्कै राम्रो पर्यटकीय क्षेत्रको नामो निशाना समेत मेटिँदै गर्दा कसरी ध्यान नदिनु दुखद भएको डडेलधुवा सेवाबारे भ्यू टावरका संचालक तथा पर्यटन व्यवसायी सुदाम थापाले बताएका छन् विक्रम सम्मत एघार सय एकानब्बेमा निर्मित ऐतिहासिक दरबारको हाल भग्नावशेष पनि ससना भुट्यान तथा झाडीले छोपिरहेको तथा देवल समेत जीर्ण भइसकेका छन् पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि त्यस क्षेत्रमा रहेका ढुङ्गा तथा देवलमा नम्बर राखिएको भए तापनि स्थानीयवासीको लापरवाही र सरोकारवाला भएकाहरूको ठोस पहल नहुँदा ऐतिहासिक तथा धार्मिक अझै मेरो कोटको इतिहास मेडिँदै गइरहेको छ संरक्षण सम्वर्धन हुन नसक्दा कोट क्षेत्रमा रहेको गुफा बन्द भइसकेको छ भने अजमेर कोटको क्षेत्रमा रहेका ऐतिहासिक पानीका नाला क्रमिक रूपमा जीर्ण बन्दै गएका छन् जमिन अतिक्रमण गरेर खेती गर्नाले देवल तथा कोट हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गर्न बाटो समेत नहुँदा समस्या हुने गरेको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ संघीय संरचना अनुसार गठन हुने उच्च अदालतको मुकाम दिपालमा राख्ने सरकारले निर्णय गरेपछि आन्दोलनमा उत्रिएका कैलालीका कानून व्यवसायहरूलाई त्यस क्षेत्रका दलहरूले पनि साथ दिएका छन् उच्च अदालतको मुकाम कैलालीमा हुनुपर्ने माग गर्दै कानून व्यवसायहरूले एक सातादेखि आन्दोलन गरिरहेको अवस्थामा दलहरूसँग छलफल गर्दै उनीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् प्रदेश नम्बर सातको मुकाम हालको पुनरावेदन अदालत दिपालमा राख्ने सरकारले निर्णय गरेपछि आन्दोलित भएका कानून व्यवसायहरूलाई दलहरूले सहयोग गर्ने भएका हुन् प्रदेश नम्बर सातमा सबैभन्दा बढ़ी मुद्दाको चाप कैलाली हुने भएका कारण उच्च अदालत कैलालीमा राखिनुपर्ने आन्दोलन गर्दै आएका उनीहरूलाई दलहरूले पनि सहयोग गरेका हुन् मुद्दाको र जनसंख्याको चाप कैलालीमा सबैभन्दा बढी भएका कारण कैलालीमा उच्च अदालत हुनुपर्ने नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापति प्रकाश बमले बताउनुभयो वार्षिक रूपमा पुनरावेदन अदालतमा दिपायलमा दर्ता हुने मुद्दामध्ये अस्सी प्रतिशत मुद्दा कैलालीमा रहेकाले त्यहाँ उच्च अदालत राख्नुपर्ने नेकपा एमालेका जिल्ला सचिव रणबहादुर बमले बताउनु भएको छ शैक्षिक शुल्क वृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रेका लम्की बहुमुखी क्याम्पसका विद्यार्थी संगठनले हिजो क्याम्पसको प्रशासन र लेखाफाँटमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् विद्यार्थीको ढाड सिक्ने गरी वृद्धि गरिएको चालिस प्रतिशत शैक्षिक शुल्कको विरोध गर्दै हिजोदेखि क्याम्पसको प्रशासन कक्षमा र लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिका सभापति आकाश भट्टले जानकारी दिएका छन् शुल्क वृद्धि समायोजनका लागि क्याम्पस व्यवस्थापन समिति क्याम्पस प्रशासन र विद्यार्थी संगठन बीच भएको छलफलमा सहमति जुट्न नसकेको र क्याम्पस व्यवस्थापन समितिले विद्यार्थी संगठनको मागको सुनवाई नगरेपछि बाध्य भएर क्याम्पसमा तालाबन्दी गर्नुपरेको विद्यार्थी संगठनहरूले जनाएका छन् बझाङमा बजार अनुगमनको क्रममा एकै दिन डेढ लाख मूल्य बराबरका अखाद्य वस्तु फेला पारेका छन् जिल्ला सदरमुकाम चैनपुर बजारमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले गरेको अनुगमनका क्रममा ठूलो मात्रामा खाद्य वस्तु पसलहरूमा भेटिएका हुन् विभिन्न पेय पदार्थ चकलेट मसला बिस्कुट लगायतका उपभोग्य मिति नाघेका डेढ लाख बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको अनुगमन टोलीमा रहेका क्षेत्रीय खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय धनगढ़ीका खाद्य निरीक्षक कृष्ण लेखकले बताउनु भएको छ अनुगमनका क्रममा चिसो पेय पदार्थ तीन सय लिटर गुलियो पदार्थ पैंतिस किलोग्राम मसला बीस किलोग्राम चियापत्ती बाह्र किलोग्राम चकलेट अठाइस किलोग्राम बिस्कुट एक सय प्याकेट खाने तेल दस लिटर सहित अन्य केही वस्तु पनि उपभोग्य मिति नागेको पाइएको थियो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान पाउने एघार बजीतिर कैलालीमा बसले साइकल यात्रुलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् अत्तरिया नगरपालिका एघार एयरपोर्ट मोडमा धनगढ़ी उपमहानगरपालिका तेह्र अम्बिका टोल बस्ने वर्ष एक्काइसका जगदीश कलोनीले साइकल सहित सड़क पार गर्ने क्रममा अत्तरियाबाट धनगढ़ीतर्फ जाँदै गरेको ध एक तीन सय एघार नम्बरको बसले ठक्कर दिँदा घाइते भएका हुन् उनको गम्भीर अवस्थामा सिपी अस्पताल चटकपुरमा उपचार भइरहेको छ ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् यस्तै हिजो साँझ साढे सात बजीतिर गुलरियाबाट अत्तरियातर्फ आउँदै गरेको से दुई प सोह्र त्रिहत्तर नम्बरको मोटरसाइकलले चौकी डाँडा नजिकै रोकिराखेको डल्लपलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् घाइते हुनेमा कैलालीको उत्तरीय नगरपालिका चारते घरिका मोटरसाइकल चालक छब्बीस वर्षीय तीर्थराज भट्ट र पछाडि सवार सोही ठाउँकी तेइस वर्षकी सावित्रा भट्ट रहेका छन् उनीहरूको पद्मा अस्पताल उत्तरीयमा उपचार भइरहेको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज मुलुकको पूर्वी र मध्य क्षेत्रमा साधारण बदली हुनेछ भने बाँकी भागहरूमा आंशिक बदली हुनेछ साथै पूर्वी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खाले वर्षाको सम्भावना रहेको छ भने